कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ यो प्रस्तुता प्रकाश सामी प्राविधिक मित्र शशीन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफले सहितको हरेक हप्ताको आइतबार सोमबार र बिहिबार यहाँले नौ बजेर पन्ध्र मिनटपछि उज्यालो नाइन्टी नेटवर्क मार्फत कालजयी गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरू सुन्न सक्नुहुनेछ यो मंगिर महिना हाम्रा श्रद्धेय कलाकारहरू संगीत प्रवीण नरराज ढकाल त्यसै गरिकन स्वर सम्राट नारायण गोपालको पुण्यतिथिका सन्दर्भहरू परेका हुनाले आगामी मंगिर अठार उन्नाइस र बीस गते तीनै दिन यहाँले स्वर सम्राट नारायण गोपालका बारेमा विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ आजको कार्यक्रममा यो आवाजबाट यहाँलाई अभिवादन टक्राउन चाहन्छु भयो सब खरानी धुवा भए गगनमा उडेको निशानी एक चिताको कहानी एक चिताको कहानी भयो सबै खरानी यो खरानीको कथा हो गायक सत्यनारायण राज भण्डारी गायक सत्यनारायण राज भण्डारी नेपालमा रंगमंचमा गीत गाएर र विशेष गरेर चलचित्रका निम्ति पार्श्व गायनका निम्ति तयार हुँदाहुँदै उनको असामयिक निधन भयो र युवा अवस्थामै सत्यनारायण राज भण्डारीलाई नेपाल संगीत आकाशले गुमाउनु पर्यो हामी उहाँको बारेमा कुनै दिन विशेष कार्यक्रम यो चिताको कहानी तयार पार्नेछौ आजको कार्यक्रमको शुभारम्भ गर्नेछौ गंगा राणाकोबाट गायिका गंगा राणाको जन्म नेपाली जगतकी प्रथम गायिका मेलवा देवी मानन्दर गुरूङको जन्म जुन ठाउँमा भयो त्यही नजिक उहाँको पूर्वमा भएको थियो गंगा राणा नेपाली संगीत आकाशमा पहिलो पटक चीनका नेता चाउ एनलाईको नेपाल भ्रमणका बेला उहाँले चाउ लाईका अगाडि नेपाली गीत गाएर ख्याति कमाउनु भएको थियो गंगा राणाको चीन भ्रमण पनि यादगार थियो चीन भ्रमणमा जाँदा गंगा राणाको सुनको चुरा हराएपछि नारायण गोपालले त्यहाँ देखाएको तमासा र त्यो सुनको चुरा खोज्नको लागि गरेको कसरतका बारेमा कुनै दिन चर्चा नारायण गोपालको बहादुरीको चर्चा अवश्य गर्नेछौ आज गंगा राणाको रेडियोमा रेकर्ड भएको पहिलो गीत र उनको जीवनीको सानो चर्चा गर्नेछौ स्वागत छ उन्नाइस सय छयानब्बे पुष नौ गते सोमबारका दिन पूर्वी नेपालको सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्लाको रूम्जाटारमा चम्पासिंह गुरूङ र माता चन्द्रदेवीको साधारण घर परिवारमा गंगादेवी गुरूङको जन्म भएको थियो गंगादेवीमा सानैदेखि नाच्न र गाउन ठूलो इच्छा थियो तर उनका आमाबा आफ्नो छोरीलाई यतातिर अग्रसर गराउन राजी थिएनन् यसैले गंगादेवीलाई सानैमा पढ्नलाई स्कूल भर्ना गरियो त्यसबेलाको चावल स्थित गौशाला आधार विद्यालयमा उनलाई भर्ना गरिएको थियो त्यस स्कूलको कार्यक्रममा उनका गुरूहरूले प्रेरित गरेर उनले फेरि संगीतमा प्रवेश गरिन् विक्रमाब्द दुई हजार नौ सालतिर निर्देशक रेडियो नेपालका तत्कालीन निर्देशक देवेन्द्र राज उपाध्यायले प्रोत्साहित गरेर उनले फेरि रेडियो नेपालमा गाउन शुरू गरिन् रेडियो नेपालमा उनले केही वर्ष करार सेवामा काम पनि गरिन् यसपछि उनी रेडियोको माइकमा मात्र होइन नेपाली रंगमंचमा र अभिनयमा समेत देखा पर्न थालिन् विक्रम सम्बत दुई हजार एघार सालमा चावेनलाईको भ्रमणका बेला उनले गाएको गीतका कारण उनलाई विशेष सम्मान गरियो र नेपालबाट बनेको दोस्रो नेपाली चलचित्र हिजो आज भोलिका निम्ति गंगा राणाले पार्श्व गायिकाका रूपमा साथ दिएकी थियो गंगा राणाको अर्को एउटा स्मरणीय पक्ष छ उनी नेपालका प्रथम महिला विमान चालक रक्षा गुरूङका माता पनि हुन् आजको यो चर्चा यति नै गंगराणाका बारेमा अब अर्को गीत छ योगेश वैद्यको योगेश वैद्यको पूरा नाम योगेश्वरानन्द वैद्य पनि हो योगेश वैद्यले त्रिचन्द्र कलेजको झिगु स अर्थात हाम्रो गीत हाम्रो आवाज नामक कार्यक्रमबाट गायनमा प्रवेश गरेका थिए भने रेडियो नेपालमा पहिलो गीत शिवशंकरको संगीतमा किरण खरेलको शब्दमा उनले गाए जुन गीतका कारण उनलाई सर्वाधिक रूपमा चर्चा मिल्यो र यो गीत माफ गर्नुहोला नातिकाजीको संगीतमा गाए र यसै गीतका कारण योगेश वैद्यलाई नेपाली जनसमाजमा एउटा कुशल गायकका रूपमा चिनिन्छ दुई हजार पच्चीस सालमा रेकर्ड भएको यस गीतले योगेश वैद्यलाई अलगै पहिचान दिएको छ तर योगेश वैद्यका सांगीतिक गुरू हुन् नेपाली संगीत जगतका अर्का धुरन्धर संगीतकार हुतराज शर्मा उदराज शर्माकै संगीत प्रशिक्षणमा योगेश वैद्यले आफ्नो गायन अभ्यासलाई अगाडि बढ़ाउँदै लगेका हुन् हालै मात्र योगेश वैद्यले आफ्नो कविताको संग्रह पनि बजारमा ल्याएका छन् प्रभावमा छुटेका मेरा पाइलाहरू नामबाट योगेश वैद्यलाई अब हामी कविका रूपमा पनि चिन्न सक्छौ खाद्य विज्ञका रूपमा पनि चिन्न सक्छौं र नेपाली संगीतलाई अत्यन्त नजिकबाट माया गर्ने संगीत अनुवेशीका रूपमा पनि हामी चिन्न सक्छौ प्रस्तुत छ योगेश वैद्यको पहिलो गीत प्यासी छ जिन्दगी विधवा कुसूद जस्तो कति निस्सार जिन्दगी पागल कुसप न जस्तो कति प्यासे छ विधवा कति मैला छ जिन्दगी रोगी सास जस्तो कति प्यासी छ जिन्दगी विधवा कति कति सस्तो छ जिन्दगी माग्नेको आस जस्तो कति प्यासी छ जिन्दगी किरण खरेलको शब्द नातिकाजीको संगीतमा योगेश वैद्यको यो स्वर सुन्दा दुई हजार पच्चीस सालको रेडियो नेपालको त्यो सुमधुर सांगीतिक युगको सम्झना हुन्छ योगेश वैद्यले नेपाली संगीत आकाशमा धेरै राम्रा गीतकारहरूका गीत गाए किरण खरेल रत्न शमशेर थापा शिव अधिकारी राममान त्रिषित योगेश वैद्यका प्रिय गीतकारहरू थिए संगीतकारमा शिव शंकर नातिकाजी र पछिल्लो चरणमा उनले आफ्नै संगीतमा पनि केही गीत गरेका छन् विक्रम सम्बत दुई हजार दुई साल भदौको नागपञ्चमीका दिन पिता इन्दिरानन्द वैद्य र माता रूक्मिणी वैद्यको नरदेवीस्थित वैद्य चोकमा योगेशको जन्म भएको थियो योगेश वैद्यको दुई हजार तीस सालमा इस्लाम परिवारकी एक महिलासँग विवाह भयो यो विवाहको निम्ति निकै ठूलो कठिनाई भएको थियो दुई अलग धर्म र दुई अलग जातका प्रेमी प्रेमिकाको विवाह त्यति बेलाको चुनौती नै थियो र यो विवाह दुई हजार तीस सालमा अदालती विवाहमा सम्पन्न भयो योगेश वैद्य लामो समयदेखि नेपालमा स्थापना भएको संगीत रोयल्टी समाजका सदस्य पनि हुनुहुन्थ्यो र उहाँ कलाकारको प्रतिलिपि अधिकारका लागि पनि अत्यन्त सक्रिय व्यक्ति हुनुहुन्थ्यो योगेश वैद्यले हालै मात्र आफ्नो कविता संग्रह बजारमा ल्याएका छन् भने र उनी नयाँ एल्बमका लागि पनि तयारीमा छन् र हामीले सम्झना गर्नुपर्ने योगेश वैद्यको अर्को एउटा गीत छ रत्न शमशेर थापाको शब्दमा हुतराज शर्माको संगीतमा जुन गीत नारीको अपमानमाथि लेखिएको एउटा अत्यन्त शाब्दिक र बिम्बात्मक गीत रहेको छ दुई हजार पच्चीस सालमा पहिलो गीत गाएर रेड नेपालमा प्रवेश गरेका योगेश वैद्य जस्तै अर्का गायक हुन् दीप श्रेष्ठ दीप श्रेष्ठले पनि रेड नेपालमा दुई हजार पच्चीस सालमै प्रवेश गरेका हुन् जति बेला योगेश वैद्यले प्रवेश गरेका थिए दीप श्रेष्ठ पूर्वाञ्चलको धरानबाट काठमाडौँमा देखाउन ल्याइएको नाटक शिलान्यासमा मध्यान्तरका गायकका रूपमा आएका थिए शिलान्यास नाटक मञ्चन हुँदै गर्दा नाटकको दृश्य फेरिने बेला पर्दा लागेको बेला मध्यान्तरमा बाहिर आएर दिश्वेशले केही गीत गाए त्यो गीतबाट त्यति बेला कार्यक्रम हेर्न आएका प्रमुख अतिथि वा तत्कालीन राजा महेन्द्र उनीबाट निकै प्रभावित भए र तत्कालै देव श्रेष्ठलाई रेड नेपालमा स्वर परीक्षा बिना नै गीत रेकर्ड गराउनु भन्ने एउटा हुकुम प्राप्त भयो र त्यो हुकुम प्रमाङ्गीका आधारमा दीप श्रेष्ठले दुईवटा गीत रेकर्ड गराए आफ्ना मित्र विजय श्रेष्ठको शब्द र आफ्नै संगीतमा धरानमा रहँदा दीप नारायण श्रेष्ठ नामबाट परिचित दीप श्रेष्ठसँग अलिकति भए पनि नारायण गोपालको नाम जोडिएको थियो र स्वरमा त्यस्तै गुण पनि जोडिएको थियो तर दीप श्रेष्ठ आफ्नो गायनमा गायक मानिक रत्नबाट अत्यन्त प्रभावित थिए उनी मानिक रत्नको मेरो बिटुलो विश्वास तिमीले चुमेका औंलाहरू तिमी नै लिएर जाओ जस्ता गीतहरू मञ्चमा गाउँथे प्रेमदोज प्रधान जस्तै गिटार लिएर मञ्चमा गीत गाउने दीप श्रेष्ठले पहिलो पटक विजय श्रेष्ठको शब्दमा रेडियो नेपालमा गाएको उनको यो पहिलो गीत अजर अमर गीतहरूको आज तेस्रो श्रृंखलामा पत्थर को दे कसैको जानेको छुइनँ हत्या गर्न कसैको जानेको छुइनँ आत्मालाई तिम्रो म ठुक्राउने छैन म पत्थरको देवता होइन तोडिए चाहेर तिमीलाई पाइन मैले सबलाई रिझाउन चाहे नेपाली संगीतमा भजन शैलीका गीत संगीतमा गाउँदै हिँड्ने जयनारायण श्रेष्ठ र उनका जेठा छोरा दीपनारायण श्रेष्ठ जो धरानबाट मानिक रत्नका गीतहरू गाउँदै संगीत जगतमा प्रवेश गरे तर युवाकाल नपुग्दै आफ्ना पिताको असामयिक निधन भएपछि दीप श्रेष्ठको घर दीप श्रेष्ठकै पिताले हजम गरेर लिइदिए र दीप श्रेष्ठ घरबार विहीन भएर सुकुम्बासीका रूपमा आफ्नो जीवन शुरू गर्नुपर्ने अवस्था आयो जीवनमा पहिलो पटक आएको आफ्नो पिताको साथीले दिएको आघातका कारण दीप श्रेष्ठ आफ्नो घर छोडेर गोठमा सर्नुपर्ने स्थिति आएपछि उनको जीवन अस्तव्यस्त हुनु स्वाभाविकै थियो र आफ्नो मावलीको बाटो प्रवासको ग्यान्टोक दार्जीलिङको बाटो हिँड्दै गर्दा उनले सुनिदेउमा सानो छँदाको कथा जस्ता गीतहरू लेख्नु र आफ्नो अर्धयुवाकालमै पिताको असामयिक निधनका कारण भोग्नु परेको दुःखका कारण दीपश्रेष्ठका गीतहरूमा गायकीहरूमा ती पीड़ाहरू अत्यन्त समृद्ध भएर वा स्पष्ट भएर देखा परेका छन् आजको हाम्रो कार्यक्रमको दोस्रो श्रृंखलामा हामीले योगेश वैद्यको गीत बजायौं जसबारे राजेश्वर उदयजी लेख्नुहुन्छ उहाँको गीत सुन्दा हामीलाई तानसेनका ती दिनहरू याद आए भनेर भन्नुभएको छ त्यसै गरिकन हाम्रा शुभेच्छुक सन्तोष ढकालजीले अस्तिको कार्यक्रममा प्रकाश श्रेष्ठको स्वर सुन्दा प्रकाश श्रेष्ठ र दीप श्रेष्ठको बीचमा कुनै स्वरको सेम ब्यालेन्स छ कि जस्तो लाग्छ भनेर भन्नुभएको छ यो रमाइलो कुरा हो सन्तोष कुमारजी किनभने प्रकाश श्रेष्ठ र दिप श्रेष्ठ दुवैजना मानिक रत्नका ठूला फ्यान हुन् अनि त्यसै गरिकन प्रकाश श्रेष्ठले जीवन एउटै मात्र दीप श्रेष्ठको संगीतमा गीत गाउनु भएको छ मेरो जस्तो जिन्दगीको के को मूल्य हुन्छ त्यो गीत हामी कुनै दिन प्रसारण गर्नेछौं सन्तोष कुमार ढकालजीले दावा ग्याल्मोको कुनै गीत चयन गर्नुभएको छ हामी कार्यक्रममा यो प्रचार सामग्री पश्चात बजाउनेछौ अब एकछिन प्रचार सामग्री पछाडि ओझेल पर्न चाहन्छौं होइन हौ मास्टर नानी यो केटो त आजभोलि स्कुल जाने भनेर आठ बजेदेखि नै ठिक्क पर्छ के जादु गर्नुभयो यसलाई कहाँ जादु गर्नु छैन दाई आजभोलि हाम्रो स्कुलमा पढाउने तरिका नै बेग्लै छन् केटाकेटीहरू समूहमा बस्छन् आफ्नो लागि नियम आफै बनाउँछन् र खेल्दै गीत गाउँदै सिक्छन् त्यसरी पनि कहीँ पढ्छन् र यसरी नै त पढाउने हो नि छैन दाई पिटेर गाली गरेर मात्रै केटाकेटीले सिक्ने होइन रहेछ बरु जति रमाइलो गरी पढ्छन् त्यति नै पढेको कुरा याद गर्दा रहेछन् हो र नानी खै म त आजभोलि कुरै बुझ्दिनँ हो नि साइला दाई आफ्नो छोरो पढ्ने स्कुलमा कति परिवर्तन आइसक्यो यसो बुझ्न आउनुहोस् न विद्यालय बालमैत्री भए हाम्रै सन्तान सृजनशील हुन्छन् उनीहरूको पढाइ राम्रो हुन्छ त्यसैले बालमैत्री विद्यालय निर्माणका लागि सबैले योगदान गरौं युरोपेली संघ सेभ द चिल्ड्रेन सिबिस नेपालको सहकार्य तपाईँको विदेश जाने चाहना अब टेक्स एकाडेमीले पूरा गर्छ जापानको जुनसुके सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस् हाम्रा विशेषताहरू part time job support visa नलागे पैसा नलाग्ने ग्याप कुनै चिन्ता छैन जेएलपीटी न्याट अनिवार्य छैन प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला सम्पर्क टेक्सास एकाडेमी कालीमाटी तथा पुतली सडक काठमाडौँ फोन नम्बर बयालिस सत्तरी सात सय दस बयालिस सत्तरी सात सय दस जनवरी र अप्रेलका लागि निशुल्क भाषा कक्षाहरू सञ्चालन भइरहेका छन् पक्की कलर्स मोबाइल पक्का पक्की होइन केमा अन्नपूर्ण पोस्टमा हजुर साप्ताहिक लकी ड्रमा सिको हाते घर उपहार अन केमा अन्नपूर्ण पोस्टमा हजुर बयालिस इन्चको एलइडी टिभी हरेक महिना उपहार होइन केमा अन्नपूर्ण पोस्टमा हौ Annapurna T shirt movie ticket music CD र तिन महिनाको सब्सक्रिप्सन हरेक दिन हरेक हप्ता सिको क्रोनोग्राफ घडी हरेक महिना forty two inch LED TV र वार्षिक ग्राहक बन्दा पाउनुहोस् कलर्स मोबाइल पक्का पक्की विस्तृत जानकारीका लागि अन्नपूर्ण पोस्ट पढ्नुहोला अन्नपूर्ण पोस्ट खबर संपूर्ण उपहार भरिपूर्ण सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा हामीले यसभन्दा अगाडि दीप श्रेष्ठ योगेश वैद्य गंगा राणाका गीत सुन्यौं भने आगामी कार्यक्रममा हामी नारायण गोपाल विशेष कार्यक्रमका तयारीमा छौं र त्यसै गरिकन एक चिताको खरानी शीर्षक अन्तर्गत सत्यनारायण राज भण्डारीका गीतबारे पनि चर्चा गर्नेछौं गत हप्ताको कार्यक्रममा हामीले अजर अमर गीतको छत्तीसौं श्रृंखलालाई प्रसारण गर्यौं छत्तीसौं श्रृंखलामा हामीले छत्तीस साल वरिपरिलाई केन्द्रबिन्दु बनाएर त्यसबेला बनेका गीतहरूका सन्दर्भमा धेरै युवा पुस्ताका गायक गायिकाहरूलाई समेट्ने कोशिश गर्यो त्यति बेला हामीसँग प्राविधिक मित्र दिनेश निरौला साथमा हुनुहुन्थ्यो भने आज सशिन्द्र गौतम पुनः हामीसँग हुनुहुन्छ र हाम्रा नेपथ्यका सहयोगी सुफल काफले पनि समाहित हुनुभएको छ आजका गीतका चयनहरूमा केही फरक धारहरू पनि छन् धेरै कलाकारका पहिलो गीतहरू जुन गीतका कारण ती लोकप्रिय भए वा चर्चामा आए ती गीतका चर्चा हुनेछन् विमल डाङ्गी लेख्नुहुन्छ प्रसिद्ध लोकगायक विमल डाङ्गी उहाँले विदेशमा हुनुहुन्छ सुन्दैछु अझ राम्रो गीतहरू भनेर उहाँ विशेष गोपालजुनका गीतहरूप्रति अत्यन्त स्नेह राख्नुहुन्छ राजेश्वर उदयजी जो पाल्पाबाट सम्भवतः काठमाडौँ हुनुहुन्छ उहाँले आफ्नो हाम्रो फेसबुकमा लेख्नु भएको छ आज पुराना कुन कलाकारको सदाबार गीतहरू सुन्ने अवसर प्राप्त हुनेछ आतुर लागेको छ भनेर लेख्नुभएको छ कार्यक्रम शुरू हुनुहुन्दा पहिले त्यसै गरिकन शर्मिला शर्माले लेख्नु भएको छ उहाँ पनि अहिले अमेरिकामा हुनुहुन्छ रेडी फोर अजर अमर गीतहरू भनेर दिनेश रावतजी लेख्दै हुनुहुन्छ हतार हतार गर्दा गर्दै ढिलो भइगयो बल्ल सुन्न थालियो है सर भनेर लेख्नु भएको छ सरूकाली जो भक्तपुरबाट प्रतिनिधित्व गर्ने गजलकार हुनुहुन्छ उहाँ पनि अहिले विदेशमै हुनुहुन्छ अजर अमर गीतहरूसँगै धेरै कुराहरू जान्नु छ सुन्न पनि सुन्ने पनि भएकोले पनि कार्यक्रम मेमोरेबल भएको छ भनेर लेख्नु भएको छ सरोकालीजीलाई आफ्नो सृजनशील क्षमता सृजनशील कामको लागि शुभकामना र लेखन निरन्तर रहोस् भन्ने पनि हामी अनुरोध गर्दछौ आशिष पौडेलजी लेख्नुहुन्छ वास्तवमा नारायण गोपाल आफैमा एक सागर हुन् जो जुन सागरको गहिराई भन्दा गहिराईमा पुग्दा पनि सधैँ प्यासी हुने गर्दछु भनेर लेख्नु भएको छ सन्तोष रिजालजीको लेखाइमा आफ्नै पीड़ा छ उहाँको कार्यक्रम मन्त्रमुग्ध भएर सुन्दै हुनुहुन्छ तर मोबाइलको ब्याट्री पनि उहाँको सकिँदै रहेछ कामना गर्छौं ब्याट्रीले साथ दियोस् अशोक खत्रीजी भुवन सिंह रावत र लोचन भट्ट गुप्त तमुजीले प्रकाश सामी यो फेसबुकमा लेख्नुभएको छ यहाँका पनि कार्यक्रमबारे केही सुझाव सल्लाह वा निर्देशनहरू छन् छन् भने हामीलाई व्यक्त गर्न सक्नुहुनेछ अब चर्चा गर्छौं दुई हजार तीस सालको एउटा लोकप्रिय गायिकाका बारेमा नेपाली साहित्य सम्मेलन दार्जीलिङमा हुन्छ नेपाली साहित्य सम्मेलनका लागि दार्जीलिङ गएका रेड नेपालका केही निर्णायक कलाकारहरूले दार्जीलिङका केही कलाकारहरूलाई छनौट गरेर प्रतिभाको खोज शीर्षक अन्तर्गत काठमाडौँ रेड नेपाल ल्याउँछन् त्यसमध्येमा दावा ग्यालमा एउटा गायिका पर्छन् जसको उत्कृष्ट गीतका लागि रेड नेपालमा उनलाई गीत रेकर्ड गराउने मौका दिइन्छ सन्दर्भ विश्ववल्लभ नातिकाजी जस्ता कलाकारहरू दार्जीलिङ जानु र त्यहाँ दार्जीलिङका नयाँ कलाकारले आफूलाई मञ्चमा प्रस्तुत गर्नु रेड नेपालको माइक्रोफोनले उनलाई आमन्त्रण गर्नु त्यो एउटा तीस सालको अत्यन्त विशेष घटना हुन जान्छ दावा ग्याल्मो मनबहादुर गुरूङको शब्दमा यो गीत गाउनुभएको छ प्रथम हुनुभएको थियो यहाँ धेरैलाई भ्रम छ मनबहादुर मुखिया अर्का गीतकार हुनुहुन्छ जसले सारङ्गीको तारले मेरो मनको गीत गाउँछ त्यसै गरी हे फूल चुनेर लाने भन्ने गीत लेख्नु भएको छ नारायण गोपालको स्वरमा मेरो कथा खाली खाली पिंजरामा खोज भन्ने लेख्नु भएको छ मनबहादुर मुखिया अभिनेता पनि हुनुहुन्छ नाटककार पनि हुनुहुन्छ गीतकार पनि हुनुहुन्छ कथाकार पनि हुनुहुन्छ तर मनबहादुर गुरूङ चाहिँ गीतकार मात्रै हुनुहुन्छ र हामीसँग प्राप्त भएको उहाँको यही एउटा गीत छ दावा ग्यालमो प्रथम भएको पहिलो पटक रेड नेपालमा रेकर्ड गरिएको अशोक राईको संगीतमा रहेको यो गीत दाई फर्कन दाही पहाडे संसार अब त हराउँछ दुई हजार तीस सालमा विदेश गएका नेपालीहरूलाई स्वदेश फर्क भनेर आमन्त्रण गरिएको यो गीत दावा ग्याल्मोको स्वर अशोक राईको संगीत र मनबहादुर गुरूङको शब्द फेरि एकपटक यो मनबहादुर मुखियाको गीत चाहिँ होइन यहाँ धेरैलाई यो भ्रम छ हाम्रो ट्विटर युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ जयसिंह महराजीले योगेश वैदीको बारेमा राम्रो जानकारी प्राप्त भयो गीतसँगै गीतकार र गायकको चर्चा गर्ने भएकोले पनि यो कार्यक्रम औधि मनपर्छ भनेर लेख्नु भएको छ हाम्रा प्राविधिक मित्र दिनेश निरौला जो आज यहाँ हुनुहुन्न तर उहाँ नेपथ्यमा हुनुहुन्छ भन्ने उहाँले जानकारी दिनुभएको छ पुराना कलाकारले आफ्नो पहिलो गीतमा स्वर दिएको जानकारीसँग हामी आजको कार्यक्रममा बग्दैछौ यसमा हामीलाई साथ दिइरहनु भएको छ यहाँले फेसबुकमा ट्विटरमा ट्विटरमा हामीलाई युजेवाईएएलओ उज्यालो वा एसएवाईएमआई पीआरएकेएसएस साइमी प्रकाशमा पनि मेन्सन गर्न सक्नुहुनेछ भने फेसबुकमा प्रकाश साइमी प्रकाश दट साइमीमा पनि यहाँले आफूलाई लागेका कुरा लेख्न सक्नुहुनेछ आजको कार्यक्रममा हामी चर्चा गर्दैछौ आफ्नो जीवनकालको पहिलो गीत गाएर चर्चामा आएका कलाकारहरू दुई हजार छ सालको अन्त्य र सात सालको पूर्व सन्ध्यामा पूर्वाञ्चलको विराटनगरमा तारणी प्रसाद कोइरालाको अध्यक्षतामा रे, नेपाल रेडियो स्थापना भयो नेपाल रेडियो काठमाण्डु आएर सिंहदरबार सिंहदरबारभित्रको राणाहरूको नाचघरभित्र स्थापना भएपछि त्यो प्रजातान्त्रिक रेडियो नेपालको रूपमा नामाकरण गरियो प्रजातान्त्रिक रेडियो नेपालका तत्कालीन निर्देशक तारणी प्रसाद कोइराला र उनकै शब्दमा रानुदेवी अधिकारीले धेरै गीत गाए भने तर रेडियो नेपालको माइक्रोफोनमा पहिलो पटक गीत गाउने गायक हरिप्रसाद रिमाल थिए भने उनका साथमा यादव ठाकुर अन्य धेरै कलाकारहरू पनि थिए शब्द शंकर लामिछानेको थियो संगीत नातिकाजीको स्वर हरिप्रसाद रिमाल र साथीहरूको थियो तर रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालले पछि आफ्नै संगीत र स्वरमा अर्को गीत रेकर्ड गर्नुभयो जुन गीत उनको रेकर्ड भएको पहिलो गीत मानिन्छ केशवराज पिण्डालीको शब्दमा हरिप्रसाद रिमालको स्वरमा फगत एक नजरमा कसैले लियो मन फगत एक नजरमा कसैले लियो मन जति बिर्स छु उति सम्झिने जन, फगत एक नजरमा प्रथम भेटमै भित्र पुतपुत उठे थियो नजर के झुके थियो कदम के रुके थियो प्रथम भेटमै भित्र पुतपुत उठे थियो नजर के झुके थियो कदम के रुके थियो न जानी न जानी कनै लठियो कन न जानी कनै लठियो तन नजरमा कसैले लियो मन जति बिर्सु भन्छु उति सम्झिने जन फगति नजरमा करे यो नया धीत रे यो कुनई मीत को हो जीत को रीत रे यो छल क्यों जवानी झझल की नयापन छल क्यों जवानी झझल की नयापन फगती नजर मां कसैले लियो मन जति बिर्स भन्छु उति केशवराज पिण्डालीको शब्दमा हरिप्रसाद रिमालको स्वर हरिप्रसाद रिमालको पहिलो रेकर्डेड यो गीत फगत एक नजरमा फगत एक नजरमा नामबाटै उहाँको एल्बम पनि निस्केको छ हरिप्रसाद रिमाल नेपाली रंगमंचका अत्यन्त सफल र समृद्ध अभिनेता हुन् नेपाली चलचित्रका एक कृतिमानी कलाकार हरिप्रसाद रिमालले सिन्दूर मनको बाँध देखि लिएर पछिल्लो चलचित्र केगर केडेरासम्म पनि अभिनय गर्नुभएको छ भने राष्ट्रिय नाचघरमा उहाँ लामो समय निर्देशकका रूपमा पनि आबद्ध हुनुभयो उहाँ राष्ट्रिय नाचघरका महाप्रबन्धक नारायण गोपालसँग उनको सम्बन्ध मामा भान्जाको सम्बन्ध थियो हरिप्रसाद रिमाल नेपालका चर्चित कवि गोपाल प्रसाद रिमालका कान्छा भाइ पनि हुन् र हरिप्रसाद रिमाललाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो नाटकमा अभिनय गराउँदा हरिप्रसाद रिमाललाई नाम दिएका थिए दिल्ली बजारको हिरो महाकवि देवकोटा आफूलाई मनपर्ने मान्छेलाई ओ हिरो भन्ने गर्थे र उनले सम्मानपूर्वक रिमाललाई दिएको नाम हिरो र अहिले हिरो अत्यन्त अस्वस्थ हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ उहाँ दुईवटा ग्यास सिलिण्डरबाट आफूलाई अक्सिजन दिएर स्वास्थ्य लाभ गरिनु भएको छ र आफ्ना पति र आफ्नो नाममा उहाँले एउटा पुरस्कार पनि स्थापना गर्नुभएको छ हरिप्रसाद रिमालको स्वास्थ्य लाभको कामना गर्दछौ यस गीतका गीतकार केशवराज पिणाली जसले नेपालमा पत्रकारिता गोर्खापत्रबाट शुरू गर्नुभयो र कुरै कुरा नामक व्यङ्ग्य उहाँको अत्यन्त चर्चित थियो खै खै निबन्ध जुन चुरोट पिउँदा मान्छेले चुरोट चाहिँ बोकेका हुन्छन् सलाई बोकेका हुँदैनन् र सलाई नबोक्नेहरूप्रति व्यङ्ग गरेर लेखिएको खै खै सलाई पाउँदा भन्ने त्यो निबन्ध उनको लोकप्रिय थियो केशवराज पिणालीको एकादेशकी महारानी अन्त्यदेखि शुरूआत जस्ता उपन्यासहरू पनि चर्चित थिए र पिणालीको उपन्यास अन्त्यदेखि शुरूमा चर्चित नेपाली चलचित्र जीवन रेखा बनेको थियो जीवनरेखामा विराटनगरका शिवसुन्दर श्रेष्ठ नामका एक नयाँ कलाकार नायकमा आएका थिए जसलाई हामी पछि शिवश्रेष्ठ भनेर पनि चिन्ने गर्थ्यौं र शिवश्रेष्ठ पाकिस्तान गए र पाकिस्तानमा उनले ठूलो नाम राखे उनलाई शिवा फ्रम नेपाल भनेर भन्थे भारतका चर्चित अभिनेता दिलीप कुमार पाकिस्तान जाँदा शिवश्रेष्ठको ठूलो पोस्टर देखेपछि त्यति बेला स्क्रिन पत्रिकाका पत्रकार अली पिटर जोनलाई उनले भनेका थिए दिलीप कुमारले शिवा नेपालबाट आएका शिवा यहाँ ठूलो कलाकार हुन सक्छन् भने दिलीप कुमार राजेन्द्र कुमार कपूर किन हुन सक्दैनन् दिलीप कुमारले यत्रो चिन्ता लिएका थिए शिवश्रेष्ठका बारेमा तर पछि कालान्तरमा शिवश्रेष्ठको आफ्नै अलिकति गणितीय हिसाब बिग्रिएको हुनाले पाकिस्तान छोडेर नेपाल फर्किनु पर्यो र साक राष्ट्रमा पाकिस्तान बंगलादेश श्रीलंका नेपाल मिलेर बन्ने गरेको सिनेमाको क्रम शिवश्रेष्ठको पाकिस्तानबाट पछि नै रोकियो जीवन रेखाका नायक शिवश्रेष्ठलाई प्रकाश थापाले परिचित गराएका थिए भने केशवराज पिण्डालीको कथामा त्यो फिल्म बनेको थियो हामीले गीत सुन्यौं हरिप्रसाद रिमालको स्वरमा राजेश्वर उदय लेख्नुहुन्छ म पत्थरको देवता होइन दीप श्रेष्ठको माधुर्य आवाजमा गीत सुन्दा मन हलुङ्गो भयो कुनै बेला उहाँसँग बस्ने अवसरमा उहाँले भन्नुभएको थियो यतिका गीत रचना गरे तर देशले मलाई सम्झेन जुन समयमा म संगीत सिर्जना गरे उच्च स्तरमा पुगेको बेला सम्मान गरेन अब जीवनको उत्तरार्धमा खासै सम्मानको कुनै अर्थ नै छैन भन्नुभएको स्मरण भयो भनेर राजेश्वर उदयजीले लेख्नुभएको छ लोचन भट्टजी हाम्रो फेसबुकमा लेख्नुहुन्छ अजर अमर गीत सुन्दै आनन्द लिँदैछु नारायण गोपाललाई श्रद्धा सुमन भन्नुभएको छ अशोक खत्रीजी लेख्नुहुन्छ दाजु नमस्कार अजर अमर गीत सुन्दैछु हजुरको प्रस्तुति र यसमा बज्ने गीतहरू अझै उत्कृष्ट छन् मेरो एउटा सुझाव कि दाजु पुराना पुराना राष्ट्रिय गीतहरूलाई समावेश गरे कसो होला हामी जस्तो परदेशीलाई अझ राम्रो हुने थियो कि अनि दाजु मुरलीधरको गीत अनि उहाँको चर्चा पनि गर्नुहोस् है भनेर भन्नुभएको छ अवश्य अशोक खत्रीजी र अन्य फेसबुकमा टिप्पणी गर्ने सन्तोष रिजाल भुवन सिंह रावतलाई पनि हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीत छ बटुकृष्ण जलाको बटुकृष्ण ज्वालाको पूरा नाम बटुकृष्ण सिलवाल चालिस वर्ष पनि नपुग्दै उनको निधन भयो र उनी पहिलो कलाकार थिए जसले काठमाण्डुको रंगमंचमा अभिनयद्वारा गीत गाएर देखाउन शुरू गरेका थिए र टिकट काटेर उनको गीत वा उनको गीत प्रस्तुत गरिएको कार्यक्रम हेर्न जानु पर्थ्यो सेतो दरबारमा र उनका मित्र भीमबहादुर गुरूङ र उनले प्रस्तुत गरेको पहिलो पटक किरण खरेलको गीत चञ्चले नानी जस्ता गीतहरू चञ्चले आँखाले हो हे दुर्गा सितारा निकै लोकप्रिय भएको थियो किरण खरेललाई गीतकारको रूपमा चिनाउने बटुकृष्ण ज्वाला आफ्नै संगीतमा पनि उनले सुनिता रेग्मीलाई पनि गीत गाउन लगाएका छन् आज प्रस्तुत छ किरण खरेलको पहिलो गीत बटुकृष्ण ज्वालाको स्वरमा सम्झेर यो पृथ्वी जो छैन नि जो छैन नि निभएको ए दीप कहाँ छ मेरो चाँदनी कहाँ छैन झरेको जो छैन झरेको काठमाडौँको कालधारामा जन्मिनुभएका बटुकृष्ण ज्वाला बटुकृष्ण सिलवाल जसको स्वरबाट हामीले गीतकार किरण खरेलको गीतकारको रूपमा जन्म भएको पायौं भने बटुकृष्ण ज्वाला बसेको ठाउँभन्दा अलिकति पर नरदेवीमा जहाँ हाम्रा संगीतकार हुतराज शर्मा बस्नुहुन्थ्यो हुतराज शर्मा र बटुकृष्ण ज्वालाको बीचमा एउटा ठाउँ छ जसलाई इखा पोखरी पनि भन्ने गरिन्छ जहाँ हाम्रा गायिका मिराणाको जीवन बित्यो गायिका मिराणाको गीत पनि आज प्रस्तुत हुनेछ त उहाँको पहिलो गीत होइन उहाँले दिव्य खालिङको शब्दमा गाउनु भएको दिव्य खालिङको चाहिँ पहिलो गीत यद्यपि मेरानाको पहिलो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो र चलचित्रमा रेकर्ड भएको थियो दुई गीत हामीसँग संग्रहमा नपरेको हुनाले हामीले दिव्य खालिङको उहाँले गाउनुभएको पहिलो गीतलाई राख्नेछौं र त्यसभन्दा अगाडि हामीलाई हाम्रा मित्र जयसिंह महराले लेख्नु भएको हिजो अस्तिका केही श्रृंखला सुन्न नसकेकोमा ज्यादै नमजा लागेको थियो आज पनि अझ अमर गीतहरू सुन्दै रमाउँदैछु भनेर लेख्नु भएको छ र कार्यक्रमको अन्त्यमा दिव्य खालिङको शब्द र संगीतमा मिरानको गीतलाई राख्दै भोलि पुनः नौ पन्ध्रमा हामी भेट्ने नै छौं र भोलि फेरि नयाँ गीती घटकका बारेमा कुराकानी गर्नेछौ आजलाई प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् शुभरात्री भीचा